Yo, here the Joseph, rap featuring by the Asti Cool, supported by the Jitain. Check. मेरो सोल्टाहरू जो बेरोजगार भई बसेको छ कुलतमा फसेको छ काम खोज्दै आफ्नो कम्मर हजार choti कसेको छ धेरै प्लान रचेको छ शिखर चिन्न खोज्छ तर असफल भइ खसेको छ साँचो बेथा भित्रै छ बाहिर हाँसो हाँसेको छ सत्य यो दुनियाँमा पागल भई बाँचेको छ पीडाहरू साँचेको छ उसको जीवन देख्दा आज पोथी पनि बाँचेको छ कस्तो अभागियो कपर जसलाई सबले भन्छ लोपर बाध्यताले बनेको छ जोकर छैन जागिर बनेको छ नोक आधुनिक जमाना जसको गर्न सक्दैन समाना तर पनि चाहना खोज्ने जिउने एउटै बहाना महँगी बढ्दैछ नागेर कति बाँचोस् ऊ मागेर एक्लै छु म यहाँ छैन साथ छ सक्दिन अब केही मागेर पल पलमा मच अनि हिँड्न खोज्छ जागेर आज जिएको छ ऊ दुःखहरू साँचेर बाँचेको छ आफ्नो चाहनाहरूलाई बाँचे आज छैन उसँग फुटेको कौडी थाकेको छ ऊ पापी संसारमा हिँडेर दौडी यो मोडर्न सेन्चुरीसँग लोफरले खेल्न सक्दैन पौडी Cool feet, check the check. I'm trying. हामीले सङ्घर्ष गर्नुपर्छ एउटा लक्ष्य लिई अघि बढ्नुपर्छ अनि खाली खल्ती भर्नुपर्छ मेरो पनि छ एउटा चाहना सबैको जीवन उज्जवल बनोस् मेरो शुभकामना नबिताउ दिनहरू पागल चाहिँ डुलेर नसामा डुलेर आफ्नो जीवनको महत्त्वलाई भुलेर अब म पनि छु सोल्टाहरू तेरो साथमा सबले हात मिलाओ यो मेरो हातमा आजदेखि डुल्ने छैन हामी यो रातमा रक्सीको मातमा हामी सबै भिजेका छौँ दुःखको बर्सातमा सोल्टाहरू एकतामा बल्छ हामीलाई ढाल्ने दुनियाँ अब आफै डल्छ आगोमा डल्छ अनि हाम्रो ओइलाएको जीवन फेरि नयाँ भई फुल्छ केही कुरा हामी अब सिक्नेछौँ हाम्रो शत्रुहरूलाई मिच्नेछौँ यो दुनियाँलाई जित्नेछौँ मेरो सोच यो हो भन मेरो सोल्टाहरू तिमीहरूको सोच के हो यो हो मेरो सोच आहा भन सोल्टाहरू तिमीहरूको के हो सोच यो के हो सोच चेक